सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट आज बस्ने चार दलको संयन्त्रको बैठकले संविधान सभा निर्वाचनको मिति तोक्ने माओवादी अध्यक्ष प्रचण्डको भनाई चार दल सम्मिलित कार्यदलको बैठक केही बेरमा बस्दै पाँच वर्षभित्र वन क्षेत्रको अतिक्रमण हटाउने सरकारको दावी चितवनको कुम्रुच गाविस नमुना गोबर ग्यास गाविस घोषणा टर्कीमा दुई दिनदेखि जारी आन्दोलनको क्रममा नौ सय जना गिरफ्तार उना अस्सी जना घाइते अमेरिकाको ओक्लाहोमा पुनः आएको टोर्नाडो आदिको कारण मृत्यु हुनेको संख्या नौ पुग्यो र राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत पहिलो खेलमा मुनाल क्लब र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 सहमतिको प्रस्ताव तयार गर्ने नेताहरूले बताएका छन् उक्त प्रस्तावलाई सोमबार बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठकमा पेश गरिने जिम्मेवारी कार्यदलले पाएको छ निर्वाचन अध्यादेशमा सहमतिपछि मात्रै संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने दलहरूबीच सहमति बनेको छ सबै दलका आफआफ्नो अडान रहेकाले बीचको बाटोबाट सहमतिको प्रयास भइरहेको नेताहरूको भनाइ छ समितिमा रहेका दलमध्येबाट दुई दुई जनाका दलले गठन गरेको आठ सदस्यीय कार्यदललाई निर्वाचन अध्यादेशको अध्ययन गरेर समितिको अर्को बैठकमा सुझाव पेश गर्न भनिएको छ उच्च स्तरीय राजनैतिक समितिको बैठक भने सोमबार साँझ बस्ने तय भएको छ दलहरूबीच संविधान सभाको सदस्य संख्या समानुपातिक चुनावतर्फ प्रस्तावित थ्रेस फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने लगायतका विषयमा विवाद छ पूर्वी चितवनको कोमरोज गाविसलाई नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा गरिएको छ चुनावी मन्त्री परिषदका वन तथा भू संरक्षण मन्त्री टेकप्रसाद थापा घरतीले कोमरोजलाई नमुना गोबर ग्यास गाविस घोषणा गर्नु भएको हो घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले गोबर ग्यास निर्माणले मानव स्वास्थ्य आर्थिक पक्ष वन तथा वनजन्तु संरक्षणमा मद्दत पुग्ने बताउनुभयो उहाँले कोमरोज गाविसमा भएको उदाहरणीय कामलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो वार्षिक तीन हजार चार सय पैंतिस टन दाउरा कुम्रोज गाविसबाट बचेको भन्दै मन्त्री थापाले वातावरण संरक्षणमा सबैले हाते मालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो बुढी राप्ती उपभोक्ता समितिले गरेको यो अभियानप्रति खुशी व्यक्त गर्दै मन्त्री थापाले यो नमूना कार्य पद प्रदर्शक हुने विश्वास व्यक्त गर्नुभयो नारायणहिटी दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पूरा भएको छ विक्रम सम्मत दुई हजार अन्ठाउन्न साल जेठ उन्नाइस गते राति दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए राजपरिवारको सदस्यहरूको पारिवारिक भेला भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र अधिराजकुमार निराजन राजकुमारी श्रुति सहित दसजनाको मृत्यु भएको थियो घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्र बाटे भएको ठहर गरे पनि यसलाई आम नेपालीले पत्याएका छैनन् नेपाली नागरिकले कहिले नबिर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो तत्पश्चात महत्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राज संस्थाकै अन्त्य हुन पुग्यो हत्याकाण्ड भएको रहेको नारायणहेटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ घटनाको बाह्र वर्ष बितिसक्दा पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुँदा हत्यारा पत्ता लगाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि उहाँले आफ्नो भनाइलाई कानूनमा ल्याउन सक्नु भएको छैन सरकारले आउँदो पाँच वर्षभित्र वन क्षेत्रको अतिक्रमण हटाउने दावी गरेको छ वन क्षेत्रको अतिक्रमण हटाउने क्रम तीव्र पारिएको र पाँच वर्षभित्र अतिक्रमण हटाइसक्ने वन तथा भू संरक्षण मन्त्रालयले जनाएको छ मन्त्रालयका सहसचिव कृष्ण प्रसाद आचार्यले यो वर्षमा मात्रै सात एकासी हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको जानकारी दिनुभयो उहाँका अनुसार विभिन्न तेत्तिस जिल्लाका वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको हो आचार्यले आयोजना नै तयार पारेर वन अतिक्रमण हटाउने कामलाई तीव्रता दिने बताउनुभयो वन क्षेत्रको अतिक्रमण हटाउनको लागि यो वर्ष मात्रै दुई करोड पच्चिस लाख रुपियाँ खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो अतिक्रमण हटाउन पूर्व तयारी अतिक्रमण नियन्त्रण जग्गा पुनस्थापना अनुगमन तथा मूल्याङ्कन लगायतको काम गरिने मन्त्रालयको भनाइ छ वन विभागको तथ्याङ्क अनुसार देश देशभरका एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ दाङ लाल मोटियाकी सृजना चौधरीको हत्यामा संलग्नलाई कारवाही तथा शिक्षा स्वास्थ्यको माग गर्दै सिंहदरबार घेराउ गरिरहेका मुक्त कमलजीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ आज बिहान सिंहदरबार दक्षिण गेटमा धरना दिन पुगेका उनीहरूलाई प्रहरले धरपकड गर्दै केहीलाई पक्राउ गरेको छ प्रहरले कुटपिट गर्दै पक्राउ गरेको सङ्घर्ष समितिले जनाएको छ हत्यामा संलग्नलाई कारवाही पीडित परिवारलाई राहत लगायतको माग गर्दै मुक्त कमलरी केही दिनदेखि काठमाडौँ रत्न पार्कमा धरनामा बस्दै आएका छन् सरकारी माग पूरा नगरेको भन्दै उनीहरूले आज सिंहदरबार घेराउ गरेका हुन् ललितपुरका एक घरमा कमलरी बसेकी सुरजनाको गएको चैत्र चौध गते हत्या भएको थियो कमलरी प्रथा उन्मूलनको लागि संयुक्त सङ्घर्ष समितिले मुक्त कमलरीको शिक्षा स्वास्थ्य र न्यायको लागि समेत सरकारसित माग गर्दै आएको छ सङ्घर्ष समितिका अनुसार अहिलेसम्म बाह्र हजार कमलरी जमिनदारको घरबाट मुक्त भइसकेको छ भने पाँच सय छब्बिसजना पहिचान भएर पनि मुक्त हुन बाँकी छन् चाँदीको भावमा उतार चढाव आउने क्रम अझै जारी रहेको छ हप्ताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपियाँ घटेर कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसाय महासंघले आजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार तीन सय पचास रुपियाँ तोकेको छ गत शुक्रबार एकै दिन तोलामा साढे एघार सय रुपियाँ बढेर बाहन्न हजार तीन सय पचास रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा छिटो छिटो उतार चढाव आइरहेको छ नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार मूल्यले प्रत्यक्ष प्रभाव पार्ने हुँदा सुनको भाव स्थिर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 प्रदर्शनकारीहरूलाई प्रले हस्तक्षेप गरेपछि विरोधले तनावको रूप लिएको बीबीसीले जनाएको छ टर्कीमा स्थायी सरकार नहुँदा तनाव उत्पन्न भइरहेको छ अमेरिकाको ओक्लाहोमा राज्यमा पुनः आएको टोर्नाडो आदिको कारण मृत्यु हुनेको संख्या पुगेको छ आदिबाट प्रभावित कयौं मानिस घाइते भएका छन् मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् आदिबाट घाइते भएका एक सय चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ आदिबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्ने प्रयास भइरहेको बताइएको छ आदि प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएकाले हराइरहेकाहरूको दर कार्य भने जारी रहेको छ अमेरिकी मौसम विभागले टोनाडोको खतरा अझै बढ्न सक्ने चेतावनी दिएको छ भारी वर्षा वर्षा र बाढ़ीको कारण उद्धार कार्यमा कठिनाई भएको उद्धार कर्मीहरूले बताएका छन् दुई हप्ता अघिको आधीमा परि जनाले ज्यान गुमाएका थिए अब खेल समाचार राजधानीमा जारी गोर्खाको फुटबलमा अहिले पहिलो खेल भइरहेको छ त्रिपुरेश्वर स्थित दस्तुत रङ्गशालामा जारी पहिलो खेलमा झापाको मुनाल क्लबले मछिन्द्र क्लबको सामना गरिरहेको छ यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको मछिन्द्रको दुई खेलबाट छ अङ्क छ भने सम्मान खेल खेलेको मुनालले एक अङ्क मात्र जोडेको छ मुनालले आज मछिन्द्रलाई पराजित गर्न सके पनि अघिल्लो चरण प्रवेशको लागि आजको दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ त्यसै गरी आज अपरान्ह चार बजी हुने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन पुलिस क्लब र सरस्वती क्लब बीच प्रतिस्पर्धा हुने भएको छ अघिल्लो चरण प्रवेशको लागि पुलिसले आज सरस्वतीलाई जित्नै पर्ने दबाव छ यदि सरस्वतीले पुलिसलाई पछि पारेमा र अघिल्लो खेलमा मुनाले मसिन्द्रलाई हराएमा गोल अन्तरको आधारमा अघिल्लो चरणको टुङ्गो लाग्नेछ दुई खेल खेलेको पुलिसको तीन अङ्क छ भने सम्मान खेल खेलेको सरस्वतीको मात्र एक अङ्क रहेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आज बस्ने चार दलको संयन्त्रको बैठकले संविधान सभा निर्वाचनको मैति तोक्ने महाध्यक्ष प्रचण्डको भनाई चार दल समृद्ध कार्यदलको बैठक केबेरमा बस्दै पाँच वर्षभित्र वन क्षेत्रको अतिक्रमण हटाउने सरकारको दावी चितवनको कुम्रोज गाविस नमुना गोबर ग्यास गाविस घोषणा टर्कीमा दुई दिनदेखि जारी आन्दोलनको क्रममा नौ जना गिरफ्तार उना जना घाइते अमेरिकाको ओक्लाहमा पुनः आएको टोर्नाडो आदिको कारण मृत्यु हुनेको संख्या नौ पुग्यो राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत पहिलो खेलमा मुनाल क्लब र मसिन्द्र क्लब भिड्दै दोस्रो खेलमा पुलिस र सरस्वती भिड्ने हौस् दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित कर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय